एक पल पनि पागल म हुन्छु देखेपछि तिमीमा नै भगवानमा पाउँछु लभ यु ड आँखीमा तिम्रो तिमी नै चाहना तिमी नै सहारा तिमी नै मेरो तिमी नै आधार तिमी नै किनारा तिमी नै मेरो आई लभ यु ड्याडी साथीमा तिम्रो साथीमा तिम्रो साथीमा तिम्रो राख्यो भने यो मुटुलाई त्यही मुटुमा टास्दै होला त्यही भित्र खेलाए तिमीलाई सुखले बाँच्थे होला यो साइनो यो नाता हजम्बरी फुल फुले जस्तो पूर्णिमाको हातमा जुन तारा हसे जस्तो नदेखे तिमीलाई एक पल पनि पागल म हुन्छु देखेपछि तिमी